सद्भावको फूलमाला चढाएर आओस् दसैँ आपसमा माया प्रीति बढाएर आओस् दसैँ सद्भावको फूलमाला चढाएर आओस् दसैँ आपसमा माया प्रीति बढाएर आओस् दसैँ घरबारी साहुलाई छोडी चाडबाड मान्नुपर्ने घरबारी साहुलाई छोडी चाडबाड मान्नु पर्ने विकृतिलाई चोर आउला ठडाएर आओस् दसैँ आपसमा माया प्रीति बढाएर आओस् दसैँ देश हाम्रो नेपाल हो नेपाली नै सबको जात देश हाम्रो नेपाल हो नेपाली नै सबको जात ठुलो सानो विभेदलाई सडाएर आओस् तसै आपसमा माया प्रीति बढाएर आओस् तसै हत्या हिंसा बलात्कार जाल झेल लुट चोरी हत्या हिंसा बलात्कार जाल झेल लुट चोरी अन्याय र अत्याचार डढाएर आओस् तसै आपसमा माया प्रीति बढाएर आओस् दसैँ कति हेर्नु सधैँभरि कुर्सी ताना तान मात्रै कति हेर्नु सधैँभरि कुर्सी ताना तान मात्रै सबैलाई नैतिक शिक्षा पढाएर आओस् त सद्भावको फूलमाला चढाएर आओस् त आपसमा माया प्रीति बढाएर आओस् त काठमाडौँ घर भई हाल न्युयोर्क अमेरिकामा रहनुभएका कोमल भट्टको यो गजलसँगै नमस्कार अनि स्वागत छ रन्सी मिडियाको साप्ताहिक प्रस्तुति कार्यक्रम यो साँझ यो सुबासमा निर्माता रन्सी अनि यो प्रस्तुता प्रदीप गिरीको आज कार्यक्रमको उनपचासौं श्रृङ्खला सदा झैं सुमधुर नेपाली गीतका साथमा श्रोताबाट प्राप्त दशैं सम्बन्धी गजल र कथा वाचन गर्नेछौ यसैबीच विजया दशमीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण श्रोताहरू हाम्रो कार्यक्रमसँग सहकार्य गर्ने उज्यालो नेपाल मिडिया नेटवर्क कार्यक्रम प्रसारण गरिदिनुहुने सबै रेडियो स्टेशन वेबसाइट ब्लगहरू र आइफोन एन्ड्रोइड फोन एप्लिकेशन सम्बन्धित सबैलाई कार्यक्रमको तर्फबाट शुभकामना आउनुहोस् कार्यक्रम सुरु गरौं एउटा साङ्गीतिक कोसेलीबाट लक्ष्मण रायमाझी नारायण रायमाझी र कृष्ण भक्त राईको गायन कहिले आउने कैलाको तस्बिर छातीमा टाँसे आँसु बगाउने मखमली फुल्दा मार्सी धन झुल्दा बहिनी आउने कैलाको तस्बिर রাতে মাতাতে আসুব গণেশ নঝরে আমার ঝরে का नगर यस्तै भयो हिँड ड्युटी जाम साथी प्रवासमा दसैँभन्दा ठुलो हुन्छ काम साथी पिरला गर यस्तै भयो हिँड ड्युटी जाम साथी प्रवासमा दसैँ भन्दा ठुलो हुन्छ काम साथी सयपत्री ढकमक्क फुले होलान कानलाई भरी सयपत्री ढकमक्क फुले होलान कानलाई भरी छैनौ तर लाखौं युवा शून्य होला गाम साथी प्रवासमा दसैँ भन्दा ठुलो हुन्छ काम साथी चाडबाड सम्झिँदैछौ याद उस्तै आफन्तको चाडबाड सम्झिँदैछौ याद उस्तै आफन्तको छुट्टै भाषा संस्कृति यहाँ अर्कै हो यो ठाम साथी प्रवासमा दसैँ भन्दा ठुलो हुन्छ काम साथी भ्रष्ट सरकार दुष्ट नेता बेरोजगारी महँगी छ भ्रष्ट सरकार दुष्ट नेता बेरोजगारी महँगी छ नेपालीका दुःख हर्न खै त आएको राम साथी प्रवासमा दसैँ भन्दा ठुलो हुन्छ काम साथी सुख शान्ति समृद्धिको कामना छ घायलको सुख शान्ति समृद्धिको कामना छ घायलको नवदुर्गा भवानीको लिउ सबले नाम साथी पीर नगर यस्तै भयो हिँड ड्युटी जाम साथी प्रवासमा दसैँ भन्दा ठुलो हुन्छ काम साथी गुप्तेश्वर तीन रामेछाप घर भई हाल अबुधाबी युएईमा रहनुभएका दलवीर सिंह बराइली घायलले लेखी पठाउनु भएको गजल थियो यो कार्यक्रमको गएको हप्ताको श्रृङ्खलामा हामीले अनुरोध गरे अनुरूप धेरै श्रोता साथीले दशैं र आफ्ना जीवनसँग सम्बन्धित घटना लेखि पठाउनुभयो तर कार्यक्रमको समय सीमाले पाँचवटालाई मात्र हामी समावेश गर्न सफल भएका छौं सहभागी सबैलाई हृदयदेखि धन्यवाद ती पाँच मध्येको एउटा इमेल छ हाल दुबईमा रहनुभएका कपिल वस्तु फलबाङका राजु चालिसेको कुरा पचपन्न साल दसैँको हो रमाइलो बोकेर दसैँ सबैको घर दैलोमा आयो हामी सबै टिका लगाउन हजुरआमाकोमा जम्मा भएका थियौँ मिठा मिठा खानाका परिकार थालीमा दहीमा मुछेका टिका छेउमा जमरा बडो मजाको माहौल थियो त्यो केही बेरमै टिका लगाउने तर्खर हुँदै थियो भित्र कोठामा फोनको घन्टी बज्यो बुवा फोन उठाउन जानुभयो इन्डिया जलन्धरमा कार्यरत दाई कुलराजको नाम लिँदै रुदै कुरा गरेको सुनेर हामी सबै भित्र कोठामा गयौं त्यस फोनले दुःखको सन्देश लिएर आएको रहेछ त्यसै दिन बिहान करेन्ट लागेर दाईले हामी सबैलाई सधैँका लागि छोडेर बिदा हुनुभएछ रमाइलो बोकेर आएको दसैँ हामी सबैलाई आँसु दिएर गयो हरेक वर्ष दसैँ आउँदा त्यस दिनको झझल्को आइरहन्छ कसरी भुल्न सक्छु म त्यस दसैँलाई तिमी तिम्रो माया मसँग छ भावनामा अलिकति कतैबाट सन्देश पाएपछि अजीब लाग्छ मलाई यो दसैँ आएपछि अलिकति कतैबाट सन्देश पाएपछि अजीब लाग्छ मलाई यो दसैँ आएपछि गरिबलाई दशा हो तर बाध्य मनाउन गरिबलाई दशा हो तर बाध्य मनाउन अमीरको घरमा खुसियाली छाएपछि अजीब लाग्छ मलाई यो दसैँ आएपछि सिखी गर्छन् सबै के सुझाव दिउँ सिखी गर्छन् सबै के सुझाव दिउँ गुन्द्रुक आटो छाडेर मदिरा खाएपछि अजीब लाग्छ मलाई यो दसैँ आएपछि रीतिरिवाज हराएर फेसन बन्यो हेर रीतिरिवाज हराएर फेसन बन्यो हेर मेटिने भो अस्तित्व सबै भट्टी धाएपछि अजीब लाग्छ मलाई यो दसैँ आएपछि समाधान कहाँ छ गुहार कता मागौ समाधान कहाँ छ गुहार कता मागौ हुन्थ्यो कि सहज हतियार समाएपछि अलिकति कतैबाट सन्देश पाएपछि अजीब लाग्छ मलाई यो दसैँ आएपछि बम्घा एक गुल्मीका कृष्ण पौड्यालको यो गजलसँगै फेरि पनि स्वागत छ कार्यक्रम यो साँझ यो सुभाषमा नेपालबाट सात समुद्र पारी अमेरिकामा यस कार्यक्रम तयार पारिरहँदा यतिखेर यहाँ बिहानको तिन बजेको छ र पनि फेसबुकमा हामीलाई कैयन साथीहरूले तपाईँ काम गर्नुहोस् हामी तपाईँसँगै छौँ भनी लेखी पठाउनु भएको छ पढ्दा आनन्द लाग्यो धन्यवाद तपाईँहरूले प्रदान गर्नुभएको ऊर्जाका निमित्त अर्को सामग्री वाचन गर्दैछौ टेक्सस अमेरिका निवासी सुरज कणेलको कुरा सन् दुई हजार नौको हो अमेरिका आएको एक वर्ष भएको थियो सायद त्यो घटस्थापनाको दिन थियो बिहान झिसमिसैमा उठेर कलेज आएको थिएँ भोक असाध्यै थियो हतारमा घर गएर भएको कचाकुचुक खाएर काम पुग्नु थियो गाडीको ढोका खोली भित्र पसेको मात्रै थिएँ काला जातिका दुई युवकले मलाई मेरै गाडीबाट निकालेर गाडी लिएर भागे एकछिन विश्वास गर्नै गाह्रो भयो केही बेर अघि मात्रै आफू चढिआएको गाडी अहिले आँखै अगाडिबाट लुटेर भागे कसलाई भन्नु के गरौँ घर कसरी जाउँ के खाउँ काम कसरी जाउँ अन्तिम साठी सेकेन्डमा साठीवटा प्रश्न मेरो जवाफको प्रतीक्षा गरिरहँदा म रणभुल्लमा थिएँ अमेरिकामा गाडी बाध्यता हो काम पूर्वको पचास किलोमिटर टाढा कलेज पश्चिमको पैँतिस किलोमिटरमा कपडा धुन दक्षिण लाग्नुपर्छ किनमेल गर्न उत्तर मलाई सबैतिर लग्दिन ल्याइदिन न मेरा आफन्त न त साथीभाइ नै बितेको एक वर्ष मैले कति सङ्घर्ष गरेँ र मुस्किलले यो गाडी किन्न सफल भएको थिएँ दसैँको माहौल आफू लुटिएको अवस्था न साथ दिने कोही नेपाली नै ने भेटे न त प्रहरीबाट केही सहयोग पाए नेपालमा घर घरमा हर्ष उल्लास छाइरहेको बेला आफू विस्मातमा परे घर फोन गर्दा आफू समस्यामा भएको कुरा भन्न पनि सकिन जागिर गुमाए पढाइ बिग्रियो गाडी खोज्दै गर्दा हप्ता बित्यो मैले हरेस खाइन दौडधुपकै क्रममा प्रशासनमा गएर कुरा राखेँ मेरो आत्मविश्वास र आँट देखेर त्यहाँ यति प्रभावित भए कि मलाई छोरो बनाएर पाल्छु भन्ने पनि भेटे मेरो केसमाथि छानबिन भयो वास्तवमा मलाई गाडी बेच्नेले ऋणमा लिएको गाडी किस्ता तिर्न नसकेपछि झुक्क्याएर बेचेको रहेछ किस्ता नपाएपछि ब्याङ्कले मान्छे पठाएर मेरो गाडी त्यसरी लगेको रहेछ एक महिनाको सङ्घर्षपछि अदालतमा मैले केस जित्न सफल भएँ लुटको शैलीमा गाडी लग्ने ब्याङ्क र उचित छानबिन नगर्ने प्रहरीहरू सबै मेरो सामु झुके एक प्रहरीले आफ्नो बीस वर्षीय जागिर जीवनमा यस्तो केस नदेखेको भन्दै मलाई बधाई दिए त्यस दसैँ ताका कैयन दिन मैले तनावका कारण खाना नखाई सुते तर त्यही दसैँ बेलाको यस घटनाले मलाई धेरै कुरा सिकायो बिरानो ठाउँमा आफै एक्लै न्यायका लागि लड्दा मैले जीवनमा जस्तो सुकै परिस्थितिसँग पनि जुर्न सक्छु भन्ने साहस बटुलेको छु त्यो दसैँ म कहिले भुल्ने छैन मेरो यो कथा सुन्ने सबैलाई दसैँको धेरै धेरै शुभकामना सुख शान्ति बनिआओस् घर घरमा बडा दसैँ मनाउन सबले पाओस् घर घरमा बडा दसैँ सुख शान्ति बनिआओस् घर घरमा बडा दसैँ मनाउन सबले पाओस् घर घरमा बडा दसैँ टाढा भाका परिवारलाई फर्काएर यो चाडले टाढा भाका परिवारलाई फर्काएर यो चाडले आत्मीय सद्भाव ल्याओस् घर घरमा बडा दसैँ मनाउन सबले पाओस् घर घरमा बडा दसैँ माता दुर्गा भवानीले रक्षा गरून् सबैलाई माता दुर्गा भवानीले रक्षा गरून् सबैलाई दुःख सबै हरिचाओस् घर घरमा बडा दसैँ मनाउन सबले पाओस् घर घरमा बडा दशैं रातो टिका जमरा र मान्यजनबाट आशिष रातो टिका जमरा र मान्यजनबाट आशिष हामी सबलाई दिलाओस् घर घरमा बडा दशैं मनाउन सबले पाओस् घर घरमा बडा दशैं शुभकामना धेरै धेरै सबै सबै नेपालीलाई शुभकामना धेरै धेरै सबै सबै नेपालीलाई खुसियाली उत्सव छाओस् घर घरमा बडा दसैँ सुख शान्ति बनिआओस् घर घरमा बडा दसैँ मनाउन सबले पाओस् घर घरमा बडा दसैँ चिसापानी छ रामेछापका रामशरण श्रेष्ठले लेखी पठाउनु भएको गजल थियो यो अब पालो अर्को सामग्री वाचन गर्ने जसलाई पठाउनु भएको छ क्यानाडाबाट विश्वास लामाले त्यतिखेर सानो भएकाले खासै याद छैनन् कुराहरू तथापि मैले देखिरहने आमाको मलिन अनुहार म सम्झन सक्छु त्यस दसैँको दिन नयाँ कपडा मलाई लगाइदिँदै गर्दा मैले आमालाई सोधेको थिएँ आमा हाम्रो घर किन सानो छ माटो बाँस र प्लास्टिकले बनेको भन्दा इटाले बनेको घरमा बस्यो हुँदैन जुन कुराको सायद मलाई ज्ञान थिएन त्यो त्यस दिन आमाले भन्नुभएको थियो हाम्रो देश भुटान हो नेपालमा हामी शरणार्थी भएर बसेका छौं साथीहरू दसैँमा नयाँ लुगा माग्थे कोही मासु खाने रहर गर्थे म आफैलाई बुझाउने प्रयास गर्थे के आमाको अनुहार मलिन यसै कारणले थियो अहिले क्यानाडामा छौँ फर्केर ती दिन सम्झिँदा फरक अनुभूति हुन्छ म सानो छँदाको दसैँ रखी मुटुमा तिमी कहाँ हरायो मायालु तिमी कहाँ हरायो माया बसेपछि उडी जाऊ बादल फकाइ फकाइ सम्झै फर्काइदियो पर्खिरहेछु मायालु पर्खिरहेछु मायालु तारा अक्षता भरेको निधार होस् दसैँमा सबैमा खुसीको मुहार होस् दसैँमा अक्षता भरेको निधार होस् दसैँमा सबैमा खुसीको मुहार होस् दसैँमा महँगेर होला अँधेरै छ बस्ती महँगेर होला अँधेरै छ बस्ती यहाँ मूल्य सस्तो बजार होस् दसैँमा सबैमा खुसीको मुहार होस् दसैँमा मजा गर्न खोज्दा रुवा बासो होला मजा गर्न खोज्दा रुवा बासो होला जुवा तासको होसियार होस् दसैँमा सबैमा खुसीको मुहार होस् दसैँमा हिजो जे भयो त्यो सबै बिर्सिदेऊ हिजो जे भयो त्यो सबै बिर्सिदेऊ रिसाहा छिमेकी उदार होस् दसैँमा सबैमा खुसीको मुहार होस् दसैँमा भनी मोज मस्ती नसामा नलागौ भनी मोज मस्ती नसामा नलागौ मिजासी सभ्य व्यवहार होस् दसैँमा सबैमा खुसीको मुहार होस् दसैँमा सुधारेर नाता र सम्बन्ध आफ्नो सुधारेर नाता र सम्बन्ध आफ्नो टिका थाप्न जाने हतार होस् दसैँमा सबैमा खुसीको मुहार होस् दसैँमा सधैँ लोप जस्तो नपुग्ने कहिल्यै सधैँ लोप जस्तो नपुग्ने कहिल्यै कसैको त माया अपार होस् दसैँमा अक्षता भरेको निधार होस् दसैँमा सबैमा खुसीको मुहार होस् दसैँमा त्रिचन्द्र कलेज काठमाडौँमा अध्ययनरत गोर्खाका जीवन श्रेष्ठको यो गजलसँगै फेरि पनि स्वागत छ कार्यक्रम यो साँझ यो सुबासमा आजको हाम्रो यात्रा रातिको दस बजेसम्म रहनेछ घरमा सानो बहिनी र म मात्रै थियौँ दिल्लीबाट खबर आयो आमाको अपरेसन गर्नुपर्ने भएछ बाँच्ने नबाँच्ने भगवानको हात मारे खर्च तिन चार लाख बुवा बेहोस दस घन्टा लड्नु भएछ पछि होस खुलेछ भोलि टिकाको दिन पर्सि आमाको अपरेसन दसैँ आए नआएको एकै थियो हाम्रो लागि साउनमा लडेर चोट लागेपछि आमालाई भरतपुर अस्पताल त्यहाँ नभएपछि काठमाडौँ पनि लगेका थियौँ काठमाडौँमा पनि नसकेपछि घर फिर्ता ल्याइयो बुवा दिल्लीमा काम गर्नुहुन्थ्यो म सातमा र बहिनी चारमा पढ्दै थिइन् दाई बिचरा आमाको उपचारमा दौडियो तर केही लागेन दसैँ आउन बाह्र दिन अघि बुवा दिल्लीबाट आएर आमालाई उपचारका लागि दिल्ली नै लग्नु भएको थियो सबैको घरमा रोटी मासु पाकिरहँदा हाम्रो चुल्लोमा खरानी उडिरहेको थियो घर मन्दिर हो आमा त्यसको पुजारी पुजारी बिना यो मन्दिर सुनसान थियो अनि भक्तहरू टुहुरा बनेका थिए दसैँको दिन दिल्लीबाट फोन आयो फोनमा आमासँग बोल्दा बोल्दै बहिनी बेसरी रोई म सँगसँगै फोन वरिपरि झुम्मिएका आफन्तको रुवावासी चर्कियो सबैको चिन्ता एउटै थियो भोलि के हुन्छ फेरि भेट हुन्छ कि हुँदैन बोल्न पाइन्छ कि नै के यो अन्तिम मौका हो भोलिपल्ट आमाको अपरेसन भयो जुन भगवानको कृपाले सफल भयो कमजोर नै सही आज मेरी आमा हामी सामु हुनुहुन्छ खुसी छु यद्यपि त्यो निराशिलो दसैँ कहिल्यै भुल्ने छैन भर्खरै हामीले वाचन गरेको सामग्री हामीलाई मेघौली चार साझापुर चितौनबाट राजन पराजुलीले पठाउनु भएको हो කුටි කරදී युद्धको चपेटामा परेको थियो सय नेपाली सेनाको प्रतिनिधित्व गर्दै युद्धको मैदानमा लड्दै गर्दा बाबा घाइते भई जागिर छाडी घरमा बस्नु भएको थियो सम्पत्तिको नाउँमा थोरै बारी बाहेक केही थिएन गरिबी नै हाम्रो पहिचान थियो हामी पाँचजना सन्तान बाबा आमा गरी सातजनाको परिवार चलाउन दिनदिनै गाह्रो र कष्टपूर्ण बन्दै गएको थियो म घरको जेठो सन्तान त्यो बेला दस वर्षकी थिएँ त्यही बेला हुनेलाई जहीँ तहीँ नहुनेलाई कहीँ न कहीँ भने जस्तै दसैँ आयो साथीहरू कस्तो लुगा किन्ने कुन रङको लुगा रोज्ने कुरा गर्दा म मौन हुन्थे अनेक पीर र चिन्ताको कारणले नै होला आमा अष्टमीबाट मुटुको बेथाले थलिनु भयो घरको नुनपानी गर्ने आमा त्यसरी थलिनु भएपछि हामी पाँचजनाको हालत अहिले सम्झदा मुटुमा गाँठो पर्छ न त आमालाई अस्पताल लगेर उपचार गर्ने पैसा नै थियो न त केही गर्न सक्ने आँट नै त्यस दिन टिकाको दिन थियो आमा बिरामी बाबा अशक्त टिका लगाउने त टाढैको कुरा भयो घरमा खानाको लागि केही थिएन भान्सामा भएको थोरै चामल बाहेक त्यही चामलमा पानी बेसा र नुन राखी खोले भात पकाए भाइ बहिनीले खाए बाबासँगै बसेर म खाँदै थिएँ अचानक जुत्न गएको मेरो आँखाले बुवाको आँखामा टिलपिल भरिएको आँसु देख्यो मलाई देख्ने बित्तिकै त्यो आँसुको ढिक्का बाबाको खानामा खस्यो मन सम्हाल्न गाह्रो भयो बाप विवहल भए बाबालाई अँगालेर बेसरी रोएँ तित फुकुन्जेल रोएँ आखिर कसले रोक्थ्यो मलाई कम्तीमा रुन पाउनु मेरो हक हो जस्तो लाग्यो मन केही हल्का भयो केही हिम्मत पनि आयो यो गरिबी र व्यवस्थालाई आफ्नो कर्मको पसिना र पाखुरीको बलले सम्पन्नतामा परिणत गरी छान्नेछु आज यो लेख्दै गर्दा परिस्थिति बदलिएको छ म आफू कोरियामा छु अर्थ आर्जनकै निम्ति भाइहरू विदेश छन् बहिनी विवाह पश्चात हङकङमा छिन् यो बदला त्यति सजिलै आएको होइन त्यस दसैँ ताका पाएको चरम दुःख र पीडाले ममा हिम्मत दियो धैर्यता साहस र सङ्घर्षले यहाँसम्म आइयो तर मनै त हो यो भए त्यो नहुने त्यो भए यो नहुने आर्थिक अवस्था सुध्रिए पनि केही कतै नपुगे नपुगेझै हुन्छ आखिर आएर सन्तान सबै विदेशमा नेपालमा आमा बाबा सन्तान भएर पनि निसन्तान झै बस्नु परेको छ कता कता त्यो खोलेसँगको दशैं नै महत्वपूर्ण लागेर आउँछ आज गरिबी भन्दा ठूलो हुन्छ आत्मीयता र समीप्यता सम्पूर्णताको खोजीमा आत्मीयता र समीप्यता गुम्न पुगेको आभास हुन्छ बस एक मिठो सम्झनामा बाँचेको छ त्यो दिन एउटै गाग्रीको पानीले सबैको आँत तृप्त हुन्थ्यो एउटै भाँडाको खोले खान पाउँदाको त्यो दसैँ नै ठुलो दसैँ थियो क्यारे हो साँच्चै आज यस्तै लाग्न थालेको छ भर्खरै वाचन गरेको सामग्री थियो कल्पना राईको कल्पनाजी दोलखा घर भई हाल दक्षिण कोरियामा कार्यरत हुनुहुन्छ यसका साथै आजको कार्यक्रमबाट विदा माग्ने बेला भयो हामीलाई सम्पर्क गर्न हाम्रो इमेल ठेगाना हजुरको पत्र at the rate Gmail dot com आउने हप्ताको हाम्रो कार्यक्रम पचासौं श्रृंखला हुनेछ कृपया सुन्ने प्रयास गर्नुहोला काठमाडौँबाट अञ्जना कार्कीले सम्पूर्ण नेपालीलाई दशैंको शुभकामना भन्दै सुनाउन चाहनु भएको यस गीतसँगै निर्माता रन्सी र यो प्रस्तुता प्रदीप गिरीलाई बिदा दिनुहोस् शुभरात्री दिली उड़ाल कर गई आका भरी रार भर गई आधी बेरी संग लड़ गई भोला नदी सागर कर गई दुख पीड़ा फिर सा गई माए परदेश बाटा पर की मैं गाँव भर की